अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन हजुर रेडियो अर्पण सुन्नु यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसियन साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी मात्र र पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ खैरानी डेभलपमेन्ट माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको आज पनि थप परीक्षण हुने सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका काम नरोक्न राष्ट्रपतिसँग कोइरालाको आग्रह माघ आठ गतेभित्र संविधान बन्ने आधार तयार भएको राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको भनाई सड़क र सदनबाट संघर्ष गर्ने सात कम्युनिष्ट पार्टीको योजना नाइजेरियाको राजधानी आबुजामा भएको बम विस्फोटमा एक्काइस जनाको मृत्यु बाहन्न घाइते र विश्वकप फुटबल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 राष्ट्रपतिले चासो राख्ने गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका कुनै पनि काम नरोक्न दैनिक टेलिफोन मार्फत आग्रह गर्दै आउनु भएको छ यी माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि टेलिफोन गरी सहमतिको राजनीति नतोड्न कोइरालाले अमेरिकाबाट आग्रह गर्नुभएको छ प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका लागि गत असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको हो संविधान सभाको बैठक आज पनि बस्दैछ तत्कालीन सांस्कृतिक र सामाजिक एकबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमतिका बारेमा सभासदहरूले आफ्नो धारणा राख्ने बुझिएको छ त्यस्तै अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको प्रतिवेदनमा उल्लेखित विषय मध्ये सहमतिका विषयहरूको निर्क्योल सम्बन्धी प्रतिवेदनमा आज पनि सभासदहरूले आफ्नो धारणा राख्नेछन् यसअघि हिजो बसेको बैठकमा तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयहरूका सहमति र असहमतिको प्रतिवेदन सम्बन्धित समितिमा पठाइसकिएको छ सहमतिका विषय मस्यौदाका लागि मस्यौदा समिति र असहमतिका विषय विवाद समाधानका लागि सम्वाद तथा सहमति समितिमा पठाइसकिएको छ उप प्रधानमन्त्री प्रकाश मानसिंहले अदालतको अवहेलना सम्बन्धी विधेयक संसदमा पेश हुँदैमा नआतिन आग्रह गर्नुभएको छ महिला सशक्तिकरण नेपालले आज काठमाडौँमा गरेको कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले अदालतको अपहेलना सम्बन्धी विधेयक छलफलका लागि संसदमा दर्ता भएको बताउनु भएको छ उहाँले छलफलमा सभासदहरूले उठाएका जिज्ञासा र सुझावलाई समेटेर अन्तिम रूप दिइने भएकाले पत्रकारहरू आतिनु नपर्ने बताउनु भएको छ उहाँले सरकारले सञ्चार जगतलाई असर नपर्ने गरी कानून बनाउने पनि स्पष्ट पार्नुभयो उहाँले अहिलेको विधेयक प्रेस जगतको पक्षमा नै भएको जिकिर समेत गर्नुभयो एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले तोकिएको समयभित्रै संविधान जारी हुने बताउनु भएको छ संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले गरेको कामको प्रगति बारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर भट्टराईले संविधान सभामा रहेका सबै समिति र उपसमितिले आफ्नो काम द्रुत गतिमा गरिरहेकाले संविधान समयमै जारी हुने बताउनु भएको छ उहाँले सबै समितिका प्रतिवेदन प्राप्त भएपछि उपसमिति बनाएर काम शुरू गर्ने जानकारी दिनुभएको छ भट्टराईले आफ्नो समितिको छलफलमा अपदेखि प्रमुख दलका शीर्ष नेताहरूलाई पनि सहभागी गराउने जानकारी गराउनु भयो उहाँले राज्य पुनर्संरचनाका विषयमा केही दलहरूबीच विवाद भए पनि त्यसलाई वार्ताबाट समाधान गर्ने दावी गर्नु भएको छ यसैबीच संविधान सभाको महत्वपूर्ण मानिएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा आजदेखि राज्यको पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा रहेका असहमतिका बारेमा छलफल हुने भएको छ अहिले केही बेर पछि केही बेर अघि सुरु बैठकमा तत्कालीन राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमा रहेका असहमतिका मुद्दामा छलफल अगाडि बढाइएको समितिले जनाएको छ एकीकृत नेकपा माओवादी सहितका सात दलले संघीय गणतान्त्रिक मोर्चा बनाउने निर्णय गरेका छन् एकीकृत माओवादी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसी जनअधिकार फोरम नेपाल सद्भावना पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादी पार्टीको बैठकले यस्तो निर्णय गरेको हो पहिले संघीय लोकतान्त्रिक गठबन्धन बनाए पनि त्यसमा संलग्न दलहरूले प्रधानमन्त्रीमा सुशील कोइरालालाई समर्थन गरेको र पहिचानको मुद्दा छोडेको भन्दै ती दलसँग सहकार्य तोडेर मोर्चा बनाउने निर्णय गरेका छन् पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका पक्षधर मात्रै एक भएर अगाडि बढ्ने निर्णय गरेको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले बताउनु भएको छ उहाँले पहिचान सहितको संघीयता पनि भन्ने र सुशील कोइरालालाई भोट दिएर सरकारमा जान खोज्नेसँग सँगै हिँड्न सकिन्छ सकिएन भन्नुभएको छ अब हामी पहिचानसहितको संहिता पक्षधर मात्रै मोर्चामा हुन्छौँ अठार गते बैठक बसेर मोर्चा घोषणा हुन्छ उहाँले भन्नुभयो विद्युत नभएको कारण देखाएर नेपालका सतासी प्रतिशत उद्योग प्रतिष्ठान बन्द भएका छन् मुलुकको औद्योगिक वातावरण सुध्रिएको र मजदुर समस्या घटेको खबरबीच आएको यो तथ्यले एकपटक फेरि सबैलाई झस्काएको छ केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको दशौं राष्ट्रिय औद्योगिक गणना दुई अनुसार सञ्चालनमा रहेका करिब सैतिस उद्योगले कच्चा पदार्थ अभाव भएको देखाएका छन् सैतिस प्रतिशतले दक्ष जनशक्ति नहुँदा नकारात्मक असर परेको बताएका छन् विभाग महानिर्देशक विकास विष्टले कुल उद्योग प्रति प्रतिष्ठानले एकचालिस प्रतिशतले ऊर्जा सङ्कट र कच्चा पदार्थ अभावका कारण माग अनुसार उत्पादन गर्न नसकेको जानकारी दिनुभएको छ विभागले देशभर सञ्चालनमा रहेका दस वा सोभन्दा बढी कामदार भएका औद्योगिक प्रतिष्ठानबाट विवरण सङ्कलन प्रशोधन र विश्लेषण गरी सार्वजनिक गर्दै आएको छ दुई हजार बाइसदेखि प्रत्येक पाँच वर्षमा निरन्तर राष्ट्रिय औद्योगिक गणना गर्दै विभागले प्रयोगकर्तालाई आवश्यकता अनुसार तथ्याङ्क पनि उपलब्ध गराउँदै आएको छ बालिकामाथि यौन शोषण गरेको आरोपमा रूपन्देही बुटवलका एक होटल व्यवसायी पक्राउ परेका छन् आफ्नै होटलमा काम गर्ने चौध वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक त्रिपन्न वर्षका लेखनाथ भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यले बुटवलले जनाएको छ बुटवलको एक विद्यालयमा कक्षा छमा पढ्ने बालिकासँग शिक्षिकाले सोधपुछ गर्दा आफू गर्भवती भएको बताएपछि सो घटना सार्वजनिक भएको हो भण्डारीले पनि यौन शोषणको आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ घटनाबारे अनुसन्धान भइरहेको बुटवलका डिएसपी दिनेश आचार्यले बताउनु भएको छ छोरीका रूपमा पालन पोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले सात वर्षकै उमेरमा ती बालिकालाई गुल्मीबाट आफ्नो घर बुटवल ल्याएका थिए लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइँदैछ आशाको एक सन्देश लागू औषध दुर्व्यसनको रोकथाम र उपचार सम्भव छ नाराका साथ नेपालमा पनि सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् सरकारले यस दिवसका अवसरमा शुक्रबारदेखि नै विभिन्न कार्यक्रम गरिरहेको छ दुर्वेशनले स्वास्थ्यमा पार्ने असरका बारेमा सचेत गराउने त्यसबाट मुक्त गराउने र दुर्वेशनमा फँसेकाको मनोबल बढाउने उद्देश्यले राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउने गरिएको हो राष्ट्रसङ्घका महासचिव बाङ्की मुनले सुरक्षित र दिगो भविष्य निर्माणको अभिन्न तत्त्वका रूपमा लागु औषध प्रयोगको चुनौती सामनाका लागि प्रयास बलियो पार्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ नेपाल कृषि अनुसन्धान परिषद नार्कले अनुसन्धान गरेका बाली नालीका जात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 पोर्चुगल र घाना बीचको नतिजाले प्रभाव पार्ने बताइएको छ प्री क्वार्टर फाइनल प्रवेशका लागि पोर्चुगलको अङ्कगणितीय समीकरण मात्रै बचेको छ राति पाउने दुई बजेपछि हुने खेलमा अल्जेरिया र रसिया तथा बेल्जियम र दक्षिण कोरिया भिड्ने भएका छन् यस समूहबाट बेल्जियमले प्री क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ भने अर्को टिमको टुङ्गो आजको खेलले मात्रै लाग्नेछ समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको आज पनि थप परीक्षण हुने सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका काम नरोक्न राष्ट्रपतिसँग कोइरालाको आग्रह माघ आठ गतेभित्र संविधान बन्ने आधार तयार भएको राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको भनाई सडक र सदनबाट सङ्घर्ष गर्ने सात कम्युनिष्ट पार्टीको योजना नाइजेरियाको राजधानी आबुजामा भएको बम विस्फोटमा एक्काइसको मृत्यु बाहुन घाइते र विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज हुँदै हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचार को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर